भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच हलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा आज चैते दशैं देशभर हर्षोल्लासको साथ मनाइँदैछ चैते दशैंको अवसरमा आज देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भीड़ लागेको छ आज भगवतीको मन्दिरहरूमा पूजापाठ मात्र दिने चलन रहेको छ वर्षको दुई पटक चैत्र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रहरूमा उल्लेख छ शक्ति स्वरूपा भगवतीको आराधना गर्नाले जस्तोसुकै सङ्कटबाट पनि पार पाउन सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चिनिया राष्ट्रपति तथा चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष से जेनपिङसँग भेटवार्ता गर्नुहुने भएको छ राष्ट्रपतिसँग प्रचण्डले अपरान्ह चार बजे ग्रेट हलमा चालिस मिनट कुराकानी हुने कार्यक्रम रहेको छ भेटमा नेपाल र चीनबीचको सम्बन्ध आपसी सहयोग लगायतका विषयमा छलफल हुने प्रचण्ड निकट श्रोत जनाएको छ भेटवार्तामा प्रचण्डसँगै चीनका लागि नेपाली राजदूत महेश मास्केको पनि सहभागिता सत्ता रहनेछ यसअघि प्रचण्डले चिनिया कम्युनिष्ट पार्टीले गरेको एक सेमिनारमा सहभागी र, साँझ नेपाली दूतावासले आयोजना गर्ने अन्तर्क्रियामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ पूर्व सत्तारूढ़ दलहरूको गठबन्धनले निर्वाचन ऐन लगायतका विषयमा अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्ने भएको छ निर्वाचन गर्नको लागि बनेको सरकारले निर्वाचन ऐन निर्माण गर्न र निर्वाचन मिति घोषणा गर्न नसकेको बेला सरकारलाई खबरदारी गर्ने उद्देश्यको साथ आज भेट्न लागेको गठबन्धनका प्रवक्ता प्रेम बहादुर सिंहले जानकारी दिनुभयो बालुवाचारमा साँझ छ बजे हुने भेटमा निर्वाचनको मिति घोषणा निर्वाचन ऐन तथा सरकारले निर्वाचनको लागि चालेको कदमको बारेमा छलफल हुने सिंहले बताउनुभयो भेटवार्तामा राजधानीमा रहेका दर्श दलका प्रतिनिधिको सहभागिता रहनेछ सरकारको नियमित काम कारवाहीका बारेमा छलफल गर्न अहिले मन्त्री परिषदको बैठक बसिरहेको छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्य सिंहदरबारमा जारी बैठकमा विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेण्डा चुनावका लागि सरकारले चाल्ने कदम तथा सरकारको विपक्षमा रहेका दलहरूसँग गरिने वार्ता लगायतका विषयमा छलफल हुने मन्त्री परिषदका अध्यक्षको निजी सचिवालयले जनाएको छ देशका धेरै ठाउँमा बुधबार बेलुकी पानी परेको छ आज पनि बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ प्री मनसुनको यो समयमा स्थानीय प्रभावको कारण बेलुकी पख पानी पर्ने गरेको मौसमविदको भनाइ छ बेलुकी पख बदली हुने अनुमान गरे पनि अहिले भने घाम लागेको छ बिहान पाँच बजेर सैतिस मिनटमा झुल्केको घाम बेलुकी छ बजेर तीस मिनटमा अस्ताउनेछ बाल बालिकामा पूर्ण खोप दिने उद्देश्यले सरकारले विशेष कार्यक्रम थालेको छ यो महिना देशभर खोपको महत्वबारे अन्तर्क्रिया र प्रचार प्रसारको कार्यक्रम गरिने बाल स्वास्थ्य महाशाखाले जनाएको छ हरेक वर्ष बालबालिका खोप लगाउन छोट्ने गरेकाले यो महिनालाई खोप महिनाको रूपमा विशेष कार्यक्रम थालिएको महाशाखाको खोप शाखा प्रमुख गिरिराज सुवेदीले जानकारी दिनुभयो दुई वर्षअघिको तथ्याङ्क अनुसार देशभरका तीन प्रतिशत बालबालिका खोप लगाउनबाट वञ्चित भएका छन् भने दश प्रतिशतले पूर्ण खोप लगाएका छैनन् सिरियाका राष्ट्रपति बसर अल असदले आफ्नो देशमा संघर्ष चर्काउन पश्चिमा देशको मुख्य भूमिका रहेको भन्दै त्यस बापत उनीहरूले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ अमेरिका र युरोपले सिरियाको आन्तरिक द्वन्द्वमा अल कायदालाई सघाएको आरोप लगाउँदै उहाँले यस्तो चेतावनी दिनुभएको हो सिरियाको अल एखाबेरिया टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति असदले अफगानिस्तानमा अमेरिकाले इस्लामिक समूहलाई समर्थन गरेपछि तालिबान र अल उदय भएको र त्यसको मूल्य अमेरिका अमेरिकाले नै सुकाउनु परेको भन्दै अहिले सिरियामा त्यस्तै अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो असदले आफ्नो जितको विकल्प नभएको भन्दै हार हुने अवस्था आए स्थिति भयावह हुने र सिरियाको अन्त्य हुने बताउनुभयो अहिले देश युद्धको अवस्थामा रहेको भन्दै असदले कसैको गाडी आत्मसमर्पण पनि नगर्ने र नझुक्ने दोहोर्याउनुभयो र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दिल्ली डेडेभिल्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुँदैछ बेलुका सभा आठ बजेपछि हुने खेलमा अन्तिम स्थानमा रहेको दिल्लीले सातौं स्थानमा रहेको चेन्नईको सामना गर्न लागेको छ प्रतियोगितामा अहिलेसम्म चार खेल खेलेको चेन्नई दुईमा जित र दुईमा हार बिहोर्दै चार अङ्कको साथ सातौं स्थानमा रहेको छ भने चेन्नई भन्दा एक खेल बढी खेलेको दिल्लीले पूरै खेल गुमाएको छ दिल्ली आज चेन्नईलाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ यसबीच गैराती सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ शीर्ष स्थानमा पुग्ने क्रममा राजस्थानले मुम्बईलाई सतासी रनको फराकिलो अन्तले पराजित गर्यो टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले मात्र तीन विकेटको नोक्सानीमा एक सय रन बनाएको थियो राजस्थानका लागि अन्जान के रहानेले नट आउट सर्वाधिक अडसठी रनको योगदान दिए जवाफी ब्याटिङमा उत्रेको मुम्बई अठार दशमलव दुई बलमा बयानब्बे रनमा अल आउट भयो शुरूदेखि नै धर्मरायको मुम्बईका लागि दिनेश कार्तिकले तीस अम्बाती सत्ताइस र मैसेल जोन्सनले एघार रन जोडे पनि अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्क जोड्न सकेनन् हिजो भएको पहिलो खेलमा सनराइजर्स हैदराबादले पुणे वारियर्सलाई एघार रनले पराजित गरेको थियो हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस